कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य र अतुल्य योगदान पुर्याउने समस्त स्रष्टा साधक र बानी पुत्रहरूमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूको एक सय पैंतालिसौं श्रृंखलामा मेरा सरिदय प्राविधिक मित्र दिनेश निरोलाका साथमा यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन आजको दिन पहिरोमा परि दुखद निधन भएका नेपालीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै यो प्राकृतिक प्रकोपले यो दुःखले हामीलाई पार लगाओस् भन्ने कामना गर्दछौ आज विश्व ज्याज दिवस पनि परेको छ र यो ज्याज दिवसको उपलक्ष्यमा ललितपुरको विभिन्न भागमा ज्याज कार्यक्रमहरू भइरहेका छन् न्यू अर्लिन्सबाट शुरू भएको यो ज्याजको पावन दिनमा हाम्रा प्रिय गायक बच्चो कैलाशको जन्मदिन पनि परेको छ विक्रमाव्द उन्नाइस सय पञ्चानब्बेको आजकै महिना आजकै दिन कर्णबहादुर बस्नेत र कृष्ण कुमारी गुरूङका ज्येष्ठ पुत्रका रूपमा जन्मिएका बच्चु कैलाशको जन्म खोटाङको छोरामुखुको सापतेलमा भएको थियो गायनमा बच्चु कैलाश पार्श्व गायकका रूपमा चलचित्र मनको बाँधमा आबद्ध भए भने निजी क्षेत्रबाट भारतमा गई गीत रेकर्ड गर्ने पहिलो नेपाली गायक पनि उनै थिए र नेपाली संगीत आकाशमा मुखडा नदोरिने गीत आकाशबाट म उडी आए भन्ने गीत गाएर पनि उनले दक्षिण एसियामै यस प्रकारको नयाँ शैलीको गीत रेकर्ड गरेर इतिहास कायम गरे बच्चो कैलाशलाई धेरैले शुभकामना व्यक्त गरेका छन् र भोलि नेपालीहरूको र विशेष गरेर पूर्वीय विद्यार्थीहरूको एउटा महान पर्व गुरू पूर्णिमा परेको छ गुरू पूर्णिमाको महान अवसरमा आजको हाम्रो कार्यक्रम एक सय पैंतालिसौं अजर अमर गीतहरू श्रदेय गुरूहरूमा समर्पित छ नेपाली संगीत आकाशका गुरूहरूमा बच्चु कैलाश पनि एकजना गुरू नै थिए हुन् नेपाली संगीत आकाशमा उनी नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहका सांगीतिक गुरू थिए र उनकै चेला जी शाहले रचना गरेको गीत उनको संगीत र उनकै स्वरमा यो कार्यक्रमबाट आरम्भ गर्दछौ न बुधे न बुधे कदा सबै सहानी सही गहरा ये सही भरपूर मोती सबई धन मन मान न दुबे न दुबे कभी तल बच्चु कैलाशको सतहत्तरौं जन्मोत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गर्ने क्रममा एसएन दाहालले त्यसै गरी स्याङ्जाबाट मुक्ति भण्डारीले अमेरिकाको डेनबरबाट धना पौडेलले र बुटवलबाट आशिष खनालले आफ्ना अभिव्यक्तिहरू राखेका छन् नेपाली संगीत आकाशमा ज्ञानेन्द्र शाह अर्थात जी शाहका सांगीतिक गुरूका रूपमा परिचित बच्चु कैलाशले यो गीत आफ्नै संगीतमा गरेका हुन् भने जी शाहकै अर्को गीत नाम छन् सयौं परन्तु कुन नामले बोलाउ तिमीलाई पनि बच्चु कैलाशले जी शाहको शब्दमा संगीत गरेका हुन् जी शाहले मनको बाँधमा हृदयभरिको शुभकामनापछि चलचित्र मनोकामनामा पनि एउटा गीत गाएका थिए फूल टिपेर चढ़ाउँदैछु मायालुलाई र यसपछि प्रेम पिण्डका निम्ति उनले के गरी कसो गरी म परे गीत गाएका थिए तर यो गीत निर्देशक र संगीत निर्देशकको रायमा पछि रिड अप गरेर अभिजितको आवाजमा रेकर्ड गरेर चलचित्रमा मिक्स गरिएको थियो बच्चु कैलाशलाई शुभकामना व्यक्त गर्दै अब हामी प्रवेश गर्छौ आजको मूल विषयवस्तु गुरू शिष्य परम्परामा नेपाली संगीत आकाशमा गुरू शिष्यको कुरा गर्ने बित्तिकै संगीत प्रवीण नरराज ढकाल र संगीत प्रवीण नरराज ढकालका धेरै सांगीतिक चेलाचेलीहरूको चर्चा हुन्छ संगीत प्रवीण नरवाज ढकाल स्वयं नै कलकत्तामा रहँदा प्रथम गायिका मेलवा देवीका शिष्यका रूपमा परिचित थिए नराज ढकालले अन्तिम समयसम्म जबसम्म उनलाई डिस्लेक्सियाको बिमारी भयो र उनलाई ब्रेन हेमरेज भए लगतैपछि पनि उनले नयाँ पुस्ताका गायक गायिकाहरूमा विशेष गरेर आनन्द कार्की रामकृष्ण ढकाललाई पनि संगीत सिकाइ नै रहेका थिए आफ्नो घर कुशले चौरमा नराज ढकालपछि सांगीतिक गुरूका रूपमा अत्यन्त चर्चित मानिने अर्का गुरू हुन् अम्बर गुरूङ दार्जीलिङमा जन्मे हुर्किएका अम्बर गुरूङ उनका पिता जो सेनामा थिए उजिर सिंह गुरूङ उजिर सिंह गुरूङकै प्रेरणाका कारण अम्बर गुरूङ संगीतमा लागे र उनी दार्जीलिङकै आर्ट एकाडेमीमा संगीत निर्देशकका रूपमा आबद्ध भए र त्यहाँ उनी संगीत निर्देशकका रूपमा आबद्ध हुँदा उनका शिष्य शिष्यहरूको भीड़मा गोपाल युञ्जन शरण प्रधान रंजित गजमेर कर्म युञ्जन अरूणा लामा जस्ता कलाकारहरू र पछिल्लो पुस्ताका रुद्रमणि गुरूङ पनि समावेश थिए अम्बर गुरूङले आफ्नै शिष्य अरूणा लामाको पति वियोगपछि तयार पारेको यो गीतले अम्बर गुरूङको शब्द र संगीतले अर्ण लामाको गायकीलाई अलग्गै शैलीमा प्रस्तुत गरेको छ एउटा गुरूले चेलीको निम्ति तयार पारेको यो गीत तरूणीको रात सधैँ रोइरहेको शिष्य अरूणा लामाको लागि अरूणा लामाको वैवाहिक जीवनमा पतिको निधनपछि एक छोरा सुप्रीत र छोरी सपनासँग बिताइरहेको एक्लो जीवनको बेला तयार पारेको यो गीतलाई गुरू अम्बर गुरूङले मिस्टिक सङको रूपमा प्रयोग गरेको चर्चा गरेका छन् गुरूलाई लिएर बनेका विश्वका धेरै चलचित्र धेरै कृतिहरूमध्ये इआर e ब्रेथवाल्टले लेखेको टू सर विथ लभ अत्यन्त चर्चित सिनेमा मानिन्छ यसलाई जेम्स क्लावेलले निर्देशन गरेका थिए भने विश्व प्रसिद्ध अभिनेता सिडनी पोइचरले यसलाई अभिनय गरेका थिए र यसै धारमा पछि भारतको बलिउडमा पनि महेश भट्टले सर नामको फिल्म बनाए जसमा पाकिस्तानका गजल गायक मेहदी हसनको गीत पनि प्रयोग गरिएको थियो भने सर बनेकै समयभन्दा केही अगाडि यथार्थवादी चलचित्र निर्देशक प्रकाश झाले गुरू र शिष्यको द्वन्दका बीचमा एउटा खेलको भूमिलाई तयार पारेर बनाइएको हिप हिप हुर्री पनि त्यस्तै एउटा महत्वगामी चलचित्र थियो आज बजेको पहिलो गीतका बारेमा एक प्रसिद्ध लेखक एवं स्रष्टा अतिरिक्त पाण्डे लेख्नुहुन्छ प्रकाश सर यहाँले बच्चु कैलाशज्यूको गायकीको छुट्टै शैली छ तर त्यो शैलीबाट पनि अलग्गेर गाउनुभएको गीत सुनाइदिनुभयो यसको लागि साधुवाद दाजु बच्चु कैलाशज्यूलाई जन्मदिनको शुभकामनाका साथै बधाई छ मेरो भनेर कथाकार कवि अतृप्त पाण्डेले लेख्नु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद हाम्रो ट्वीटरमा हामीलाई मेन्सन गर्नुभएको छ नवल परासीबाट नबु आचार्यले गुरु सम्बन्धी गुरु शिष्य सम्बन्धी गीतको श्रृंखला सुन्दैछु भनेर आशिष खनालले बुटवलबाट दिनेश निरौलालाई मेन्सन गर्दै लेख्नु भएको छ बुटवलमा हुनुहुन्छ भने खस्यौली एफएममा पनि सुन्न सक्नुहुनेछ भनेर लेख्नु भएको छ त्यसै गरी पत्रकार श्याम रिमालले जानकारी दिनुभएको छ विश्वेश्वर प्रसाद कोइरालाले महत्वपूर्ण कृतिहरू लेखेको सुन्दरी जल भग्नावशेष भएको छ सुन्दरी जल बन्दीगृहका बारेमा उहाँले दिएको जानकारीको लागि धन्यवाद उहाँले लेख्नुभएको छ बीपीले दोषी चस्मा बाहेक अन्य सबै कृति लेखेको सुन्दर जलस्थित बन्दी गृह ध्वस्त भई अमूल्य सामग्रीको बिजोग भएको देखे भनेर लेख्नु भएको छ निर्मलले लेख्नु भएको छ सिमसिम झरी छिपिँदै गरेको रात अनि मिठासपूर्ण आवाजमा अजर अमर गीतहरू सुन्दैछु भनेर लेख्नु भएको छ मुक्ति भण्डारीले आफ्ना स्वर्णिम पंक्तिहरू लेख्नु भएको छ गुरूको नाममा गुरू साक्षात परम ब्रह्म तस्मै श्री गुरूवे नम धन्यवाद मुक्तिजी कार्यक्रमको यो अर्को चरणमा फेरि अर्का एकजना गुरूको सम्झना गर्न चाहन्छौ ती गुरू हुन् राममणि रिसाल राममणि रिसालले काठमाण्डुका धेरै कलेजहरू विशेष गरेर पाटन क्याम्पस त्यसै गरी नेशनल कमर्स कलेज जुन अहिले गएर शंकरदेव क्याम्पस नामाकरण भएको छ त्यहाँ नेशनल कमर्स कलेजमा पनि पढ़ाए र नेशनल कमर्स कलेजका क्याम्पसशिप थिए त्यति बेला शंकरदेव पन्त शंकरदेव पन्त जो स्वयं नै कलेजमा पढ़ाए बापत वा कलेजमा क्याम्पसशिप भए बापत तलब लिँदैनथे र उनले बाह्र महिनाको तलब सिर्फ एक महिनाको तलब लिन्थे र उनका कारणले उनका मुनिका प्राध्यापकहरू राममणि रिसालहरूलाई पनि तलब लिन अप्ठ्यारो हुने गर्थ्यो शंकरदेव पन्तलाई तत्कालीन राजा महेन्द्रले गोर्खा दक्षिण बाबु प्रदान गर्दा शंकरदेव पन्तले गोर्खा दक्षिण बाबु अस्वीकार गरे उनले भने मैले केही त्यस्तो काम गरेको छैन मलाई यो तकमा चाहिँदैन भनेपछि महेन्द्रले भने तिमीले शिक्षाको निम्ति ठूलो लगानी गरेका छौ शंकरदेव पन्तको जवाब थियो मैले यो नाकमा कुठी बराबर मात्र गरेको सरकार मलाई पुरस्कार चाहिँदैन भनेपछि उनले त्यो गोर्खा दक्षिण बाहु फर्काइदिए यसरी नेपालको इतिहासमा राजाबाट दिइएको तकमा नै फर्काउने पहिलो शिक्षक वा पहिलो गुरू वा पहिलो क्याम्पस चिप थिए शंकरदेव पन्त र शंकरदेव पन्तसँगै सहकार्य गरिरहेका थिए त्यति नेपालीका अध्यापक राममणि रिसाल राममणि रिसालका धेरै शिष्यहरूमध्ये अहिले चर्चित गीतकार विश्वम्बर प्याकुरेल गायक नेत्र विनोद श्रेष्ठ र पत्रकार ध्रुवहरी अधिकारी सम्झनामा आउँछन् ध्रुवहरी अधिकारीका शिष्य अहिले रविन्द्र मिश्र जो बीबीसी नेपाली सेवामा प्रमुखका रूपमा आबद्ध छन् र ध्रुवहरी अधिकारीले पनि रामन रिसालको ग्रन्थमा आफ्ना गुरूका बारेमा र गुरूले गुरूप्रसाद मैनालीको छिमेकी कथा पढ़ाएको सम्झना लेखेका छनृ यी धेरै चरित्रका बीचमा पनि राममणि रिसालले एउटा महत्वपूर्ण काम गरे शंकरदेव पन्तको अन्तर्वार्ता लिए शंकरदेव पन्त बच्चु कैलाश जस्तै थिए कुनै पत्र पत्रिकामा अन्तर्वार्ता दिन फोटो छाप्न वा कुराकानी गर्न मन पराउँदैनथे तर राममणि रिसालले त्यही कलेजका विद्यार्थीहरूसँग कुराकानी गराइएको श्रृंखलालाई वार्ताको रूपमा कलेजको मुखपत्रमा छापे यस्ता थिए शंकरदेव पन्त र त्यस्तै थिए अर्का राममणि रिसाल राममणि रिसालको गीतलाई संगीत गरेका छन् शिवशंकरले र गाएका छन् उनकै चेला उनकै विद्यार्थी उदित नारायण झाले जो त्यति बेला रत्न राज्यलक्ष्मी क्याम्पस पढ्थे उदित नारायण झाको स्वरमा गुरू राममणि रिसालको शब्दको यो गीत दैन बाँसुरी मन बजे पुग्छ बनाएर गीत हुन्न आफै पोखे बन्छ चाहिँदैन बाँसुरी मन बजे पुग्छ बनाएर गीत हुन्न आफै पोखे बन्छ चाहिँ They know. आसंग बागार यो आफ सुकिरा छ तिमी बिना जिन्दगी यो आफै उराठ भाषा खोलासँग बागार यो आफै सुकिरा छ तिमी बिना जिन्दगी आफै राट भाचा मन उफ्री समा आई फर्की जान्छ पोखिन यो भाव आफै भाखा तिम्रो माछा चाहिँदैन बाँसुरी मन बजे पुग्छ बनाएर गीत हुन आफै पोखे बन्छ चाहिँदैन बाँसु आँखै माथि मन बस्छ ओठ माथि मोटु सपनै हो जिन्दगानी विपना पोके छ आँखै माथि मन बस्छ ओठ माथि मोटु सपनै हो जिन्दगानी पुग्न पुगेछ सारङ्गीको स्वर कहाँ आफै बजिरहेछ एउटा तारा छाना माथि सधैँ रोइरहेछ चाहिँदैन बाँसुरी मन बजे पुग्छ बनाएर गीत हुन्न आफै पोखे बन्छ चाहिँदैन बाँसु चाहिँदैन बाँसुरी मन बजे पुग्छ सुन्दरतम अप्रतिम शब्दका स्वामी रामणि रिसाल गत वर्ष बित्नुभयो र यस वर्ष उनको सम्झनामा एउटा गतिलो स्मृति ग्रन्थ तयार पारेका छन् श्री ओम श्रेष्ठ रोदन जयदेव भट्टराई र मुरारी सिगदेलले यस पुस्तकमा रामणी रिसाललाई माया गर्ने धेरै उनका शिष्य शिष्यहरूले लेखेका छन् भने रेडियो नेपालमा अतीतका गीतहरू कार्यक्रम रामणी रिसालकै परिकल्पनामा शुरू भएको थियो भने गीतलाई जाँच गर्ने वा जाँचकी लगाएर पास गर्ने परम्परा पनि राममणि रिसालले रेड नेपालमा आफू हाकिम हुँदा शुरू गरेका थिए र पहिलो जाँचकीका रूपमा ईश्वर वल्लभलाई उनले नियुक्त गरेका थिए उज्यालो नाइन्टी नेटवर्कबाट यहाँहरू सुन्दै हुनुहुन्छ कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरू यो कार्यक्रम यहाँले काठमाण्डुमा बाहेक काठमाण्डु बाहिर उपत्यका विभिन्न एफएमबाट पनि सुन्न सक्नुहुनेछ र यहाँले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ आजको कार्यक्रममा प्रसारण भएका कुराहरूलाई लिएर श्याम रिमालले सानो टिप्पणी गर्नुभएको छ भोलि गुरू पूर्णिमा मात्र नभइकन वेद व्यासको पनि जन्म जयन्ती हो वेद पुराणका सम्पादक वेद व्यास सम्पूर्ण पत्रकारका पनि गुरू हुन् भन्न मन लाग्छ भनेर उहाँ लेख्नु भएको छ भने सुमन सिगदेलले स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरू सुन्दैछु पाल्पाको तानसेनबाट सुमन सिगदेलजी पाल्पाबाट यसरी हामीलाई मेन्सन गर्ने राजेश्वर उदयजी पछि दोस्रो श्रोता मित्र हुनुहुन्छ भने प्रदीपजी लेख्नुहुन्छ धन्यवाद दाजु म आफ्नो कलेजको सन्तस्पकको बारेमा सुन्न पाउँदा खुशी लागेको छ गर्व गर्दछु शंकरदेवको विद्यार्थी हुनुमा भनेर लेख्नु भएको छ हामी त्यस्ता कलेजका विद्यार्थी हुनुमा गर्व गर्नु नै एउटा सौभाग्य हो भोलि गुरू पूर्णिमा र आज पनि भारतका एक महान गुरू अब्दुल जे कलामको अन्त्येष्टि सम्पन्न भएको छ र गुरूहरूका रूपमा चिरपरिचित परिचित धेरै स्रष्टाहरूमध्ये ईश्वर बल्लभको चर्चा स्वभावत हुन्छ ईश्वर बल्लभले दार्जीलिङमा पनि पढ़ाए काठमाण्डुमा पनि पढ़ाए ईश्वर बल्लभले पढ़ाएका विद्यार्थीहरूमा रंजित गजमेर गोपाल युञ्जन शरण प्रधान पनि पर्दछन् तर ईश्वर बल्लभकै समकालीनका रूपमा अर्का गुरू थिए भीम दर्शन रोगका हिमाचल प्रदेशको भाक्सुको तोतारानीबाट काठमाण्डु आएका भीमदर्शन रोकाले न्यौखास्थित कन्या मन्दिरमा लामो समय पढ़ाए भने त्यसभन्दा पहिला सिद्धार्थ वनस्थल स्कूलमा पनि पढ़ाए आजका चर्चित चिकित्सक डाक्टर गीता सायमी उनका बारेमा लेख्छन् भीमदर्शन रोक्का सरले ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू यति सुन्दर हुन्थे त्यसलाई टपक्क टिपेर वा कुनै चिजमा कपी गरेर घर लान मन लाग्थ्यो त्यति बेला मोबाइल भइदिएको भए भीमदर्शन रोक्का सरले भित्तामा लेखेका सबै अक्षरहरू खिचेर राखिराख्नुहुन्थ्यो तर त्यो हामीसँग सम्भव थिएन भीमदर्शन रोक्काले पढ़ाएका विद्यार्थीहरू उनलाई सम्मानपूर्वक आदर्श गुरू भन्छन् प्रकाशक साहित्यिक व्यक्तित्व जयदेव कृष्ण श्रेष्ठले भीमदर्शन रोक्काको सम्मानमा आदर्श गुरूहरू भन्ने एउटा संस्था नै स्थापना गरेका थिए त्यसमार्फत उनले वर्षेनी नेपालका विभिन्न कलेजमा पढ़ाउने अध्यापकहरूलाई सम्मान गर्दै आएका छन् भीमदर्शन रोगका नेपालमा मुक्तक रूबाई हाइकूलाई प्रविष्टि दिने एक साहित्यकार हुन् तर उनको एउटै मात्र किताब निक्लिएको छ तारा डुबेको आकाश यही किताबबाट लोचन भट्टराईले संगीत गरेको एउटा उनको गीत भीमदर्शन रोगका सरलाई सम्मानपूर्वक प्रस्तुत गर्दछु काठमाण्डुका स्कूल कलेजहरूमा अत्यन्त राम्रो अंग्रेजी पढ़ाउने गुरूका रूपमा चिनिने भीमदर्शन रोकाले कृष्णचन्द्र सिंह प्रधान दुर्गालाल श्रेष्ठ केदार न्यौपानीसँग धेरै स्कूलहरूमा पढ़ाए र विशेष गरेर उनी न्यौखाको कन्या मन्दिरको चर्चित गुरू थिए भने त्यसै गरी उनी सिद्धार्थ वनस्थलीमा पनि अंग्रेजीका अध्यापक थिए जीवनमा उनको अन्तिम क्षण दुखद भयो बनाउँदै गरेको घरमा तल्ला थप्ने बेला ऋण दिन्छु भनेका मान्छेले ऋण नदिएपछि उनलाई अचानक मस्तिष्क घात भएपछि उनी लामो समय बोल्नै नसक्ने भएर पलङमै थला पर्दा पर्दै बिते नेपाली साहित्य जगतमा उर्दूको जोहारहरू टिपेर मुक्त रुवाई लेख्ने भीमदर्शन रोकालाई अहिलेका पुस्ताका धेरै सशक्त विद्यार्थीहरूले जो कोही चिकित्सक छन् कोही इन्जिनियर छन् कोही प्रशासन प्रमुख छन् उनीहरूले ससम्मान सम्झिन्छन् भीमदर्शन रोकाका समकालीन अर्का अंग्रेजीका चर्चित गुरू मथुरा साइमी जो यहाँदेखि बागलुङसम्म र नेपालका धेरै स्कूल कलेजहरूमा अंग्रेजी पढ़ाउने र घरमा अंग्रेजी ट्यूशन दिने उनी एक चर्चित शिक्षक थिए मथुरा साइमीको भोलि जन्मदिन पनि र उनको नयाँ कृति हिरामोती र उनको चर्चित उपन्यास जुन गंकी वसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको थियो राप रापमाथि लेखिएका कृतिहरूको समालोचनात्मक ग्रन्थ भोलि खुशीगुङ स्थित नेपाल ब्याङ्केटमा एक बजे यसको विमोचन र अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दैछ सझ्या साहित्य पालाले मथुरा हामीसँग यसबारेमा कुराकानी पनि गर्छौं र यहाँ हामीलाई फेसबुकमा लेखिएका के गुरूहरूका सम्झनाका टिप्पणी राख्न चाहन्छौं चर्चित लोक गायक विमल डाङ्गी लेख्छन् श्रद्धेय गायक संगीतकार बच्चु कैलाशज्यूको जन्मदिनको अवसरमा शुभकामना आजको श्रृंखला गुरू शिष्य परम्परा अझै चेतनामूलक हुनेछ हाम्रो संगीत क्षेत्रको लागि सदा श्रद्धेय मेरा संगीत गुरू प्रभुराज ढकाल गुरूदेव कामत चन्दन श्रेष्ठ शोभा तिवारी बिना प्रधान अच्युत राम भण्डारीलाई स्मरण गरिरहेछु अर्का गायक देवेन्द्र मानसिंह लेख्नुहुन्छ आदरणीय गायक बच्चु कैलाशलाई जन्मदिनको शुभकामना गुरू पूर्णिमाको पावन अवसरको पूर्व सन्ध्यामा आदरणीय गुरू स्वर्गीय कृष्णनारायण श्रेष्ठ गुरू मोहन प्रसाद जोशी र गायक स्वर्गीय द्वारिकालाल जोशीप्रति कोटी कोटी नमन कमल श्रेष्ठ टीका छेत्री अनन्त कटवाल जोगमेर माझी अमरदीप श्रेष्ठ दिनेश रावतका प्रतिक्रियाहरू पनि भाषण गर्नेछु र यसभन्दा अगाडि श्याम रिमालले एउटा सानो सन्दर्भ जोड्नु भएको छ नेपाल एकीकरणका क्रममा धादिङकी एक बुढी आमा पृथ्वीनारायण शाहकी गुरूआमा थिइन् तर उनको नाम इतिहासमा कतै पनि उल्लेख छैन यो दुःखद कुरा हो भनेर लेखे लेख्नुभएको छ श्याम रिमालजीले गुरूहरूको चर्चा गर्ने बित्तिकै मदन कृष्ण श्रेष्ठको संगीत जगतमा एक असाध्य प्रिय गुरू थिए ज्ञान बहादुर ज्ञान बहादुरकै गीत गाएर मदन कृष्ण श्रेष्ठ पहिलो पटक रेडियो नेपालमा गायकका रूपमा आए दुई सालमा वा दीप श्रेष्ठ योगेश वैद्य पछिको श्रृंखलामा तर मदन कृष्ण श्रेष्ठलाई पछि विनाश बिग्रेको कारणले गाउन गाह्रो भएपछि उनले हाँस्य विधातिर आफूलाई छनौट गरेर हाँस्य कलाकार भए तर मदन कृष्णले पहिलो पटक गायकका रूपमा आफ्ना गुरू बहादुरको संगीतमा विश्व बल्लभको शब्दमा गाएको यो गीत एउटा इतिहास मान्न सकिन्छ पसर बाट बिके सकेको ममान्छे को सबको झरेको ममान्छे पसल बाट बिके सकेको म मान्छे आँखाबाट सबको झरेको म मान्छे पसलबाट बिके सकेको म मान्छे त्यसबाट झरेर हराएको तारा आकाशबाट झरेर को धारा सबले पहाड को धारा पसल बाट बिकी सकेको सब को सबको झरेको छे पसर बाट सके गायक मदन कृष्ण श्रेष्ठ आफ्ना गुरू ज्ञान बहादुरको संगीतमा त्यसै गरिकन हामीलाई ट्विटरमा मेन्शन गर्नुभएको छ सागर भण्डारी विभोरले आज भीमदर्शन रोकाको बारेमा जानकारी लिन पाउँदा निकै खुशी लागेको छ उहाँले आफ्नो टिप्पणी दिनुभएको छ भने त्यसै गरी अनुपजी लेख्नुहुन्छ ढकाल अनुपजी लमजुङका कुनै रेडियोले कार्यक्रम प्रसारण गर्छन् कि नै काठमाडौँको पढ़ाईको सिलसिलामा कार्यक्रम सुन्न पाएको छैन भनेर उहाँले भएको छ त्यसै गरी लक्ष्मी घिमिरे लेख्नुहुन्छ रेडियो उज्यालो अझै पनि उस्तै जोश र उस्तै छ जाँगर बुलन्द छन् आवाज भीमदर्शन रौगाको बारेमा जानकारीको लागि धन्यवाद जय गुरू पूर्णिमा भनेर लेख्नु भएको छ लक्ष्मी घिमिरेले कार्यक्रमको शुरूआतमै हामीले आज चर्चा गर्यौं शंकरदेव पन्तका बारेमा यसबारेमा अतिरिक्त पाण्डेले टिप्पणी गर्नुभएको छ प्रकाश स्तुत्य शंकरदेव पन्तज्यूको अरू बेलामा सधैं सोचमग्न भएर आफ्नो कर्ममा लागिरहनुहुन्थ्यो तर उहाँ जब रिसाउनुहुन्थ्यो नि तब तब उहाँ मरिमरि हाँस्ने गर्नुहुन्थ्यो तब तब उहाँका सामुन्ने पर्न परिवारजनहरू डराउने गर्थे यो कुरा मलाई मेरी आमाले भन्नुभएको थियो है भनेर कथाकार अतिरिक्त पाण्डेले लेख्नु भएको छ अब अर्का गुरूको चर्चा गर्नेछौ जुन गुरूलाई कुनै कलेज विद्यालयले मात्र होइन नेपाली साहित्य जगतले नै बिर्सन सक्दैन एसियन सेक्सपियर भनेर चिनिने नाटककार बालकृष्ण सम बालकृष्ण समको गीतलाई संगीत गरेका छन् संगीत शिरोमणि यज्ञराज शर्मा सत्यालले र गुरू यज्ञराज शर्मा सत्यालकै स्वरमा यो गीत प्रस्तुत छ तन बिन्दु तिम्रा सुन्दर नयन बीच का तिम्रा सुन्दर नयन बीच का अग्नि पोली बोली रहन्छन् कनवे दुखे दुखरी पालन लाग्यो बि दुखे दुखरी बाग संगीत शिरोमणि एकेराज शर्मा नेपालका पहिलो संगीत शिरोमणि हुन् भने उनका शिष्य नरराज ढकाल मानिन्छन् त्यसै गरी उनका छोरा नेपाल कलाभूषण चन्द्रराज शर्मा र उनका शिष्यहरूको लहर लामो छ गुरू पूर्णिमाको दिन भोलि अर्का एक गुरू मथुरा साइमीको उपन्यासको कृति आलोचना पुस्तक र कथा संग्रह हिरामोतीको विमोचन यसबारेमा नेपालका धेरै कलेजहरूमा धेरै स्कूल विशेष गरेर ललित कला क्याम्पसदेखि लिएर विभिन्न कलेजहरूमा अंग्रेजी पढ़ाएका गुरु मथुरा सामीसँग छोटो कुराकानी नमस्कार नमस्ते नमस्कार भोलि यहाँको कार्यक्रमको बारेमा सानो जानकारी दिइदिनुहोला र के के हुँदैछ ए अब भोलिको कार्यक्रम वास्तवमा यो पुस्तक विमोचन कार्यक्रम हो त्यसमा खास गरेर तिनवटा पुस्तकको चाहिँ विमोचन हुँदैछ हजुर एउटा मेरो कथा संग्रह हिरामोती जसमा विभिन्न पत्र पत्रिकामा प्रकाशित भएको कवि कथाहरूको सङ्कलन हो तर त्यसमा चाहिँ अब तिस बत्तिस वर्ष अगाडिदेखि अहिलेसम्मका यो सम्मिश्रित कथाहरूको यो सङ्गालो भन्नु पर्यो एउटा किताब त्यो अनि दोस्रो किताब छ रात या जलय राप या जलय पहिला रात उपन्यास मेरो प्रकाशित भएको थियो गङ्की धुसमा वसुन्धरा प्रतिष्ठानबाट प्रकाशित भएको अस्ति मागिएको थिए अनि त्यो उपन्यास प्रकाशित भइसकेपछि विभिन्न पाठकहरूले त्यसको प्रतिक्रियाको रूपमा लेखेर बोलेर फेसबुकमा दिएर चाहिँ धेरै पाठकहरूले त्यो दिएको हुनाले ती सबै सङ्कलन गरेर एउटा किताब निकाल्ने मनसुवा भएको थियो इच्छा त्यही इच्छापूर्तिको लागि प्रयास गरेर अहिले चौवन्न जवान पाठकहरूले दिएको प्रतिक्रियाको सङ्गालो या त्यो किताब यसको सम्पादन विमल कृष्ण ताम्राकारजीले गर्नुभएको छ त्यसको सम्पादन विमल ताम्राकार हजुर यहाँलाई पनि भोलि भोलि जन्मदिन पनि परेको हुनाले र आफ्ना कृति पनि विमोचन भएको हुनाले र तपाईँ त सम्पूर्ण नेपालीको विशेष गरेर काठमाडौँमा पढ्ने र बाहिर पढ्ने विद्यार्थीको गुरु पनि भएको हुनाले जन्मदिनको पनि हार्दिक शुभकामना गुरू पूर्णिमाको रूपमा गुरूलाई पनि प्रणाम हजुर हजुर धेरै धेरै धन्यवाद हस् धन्यवाद मथुरा साइमी जो एक चर्चित गुरू पनि हुन् र उनको कृतिका बारेमा चर्चा गर्दै भोलि एक बजे नेपाल ब्याङ्केट खुशीबुममा उनको कृतिको सार्वजनिकरण र उनको एउटा विशेष कार्यक्रम पनि रहेको छ उनको कार्यक्रमका प्रमुख अतिथि अर्का गुरू दुर्गालाल श्रेष्ठ जो पनि लामो समय शिक्षक थिए र शिक्षककै रूपमा उनलाई धेरैले चिन्दथे आजको कार्यक्रमका बारेमा धना पौडेलले मेन्शन गर्नुभएको छ धेरै गुरूहरूका बारेमा जान्न पायो खुशी लाग्यो अत्यन्त सारगर्भित कार्यक्रमको लागि हार्दिक धन्यवाद चितुवने कान्छाले पनि मेन्शन गर्नुभएको छ बच्चु कैलाशको जन्मदिन अनि अजर अमरमा गुरूहरूको सम्झना सिमसिमे रातमा सार्थक भयो भनेर लेख्नुभएको छ भूषाल केपी लेख्नुहुन्छ ड्यूटीबाट मुडप भएर आएको उज्यालो खोलेको मनै अजर अमर गीत जस्तै अमर भो प्रकाश दाजुको आवाजले आज धेरै दिनपछि अब अर्का गुरूको सम्झना गर्दछौ ईश्वर वल्लभ ईश्वर वल्लभले नेपालको मलङ्वा मलवाङबाट पढ़ाउन शुरू गरेर उनी दार्जीलिङसम्म पढ़ाउन गए र दार्जीलिङमा उनी नेपाली र संस्कृत पढ़ाउने गुरूका रूपमा चिनिन्थे उनका पिता पण्डित मुरलीधर भट्टराई एक चर्चित अध्यापक पनि थिए र मुरलीधर भट्टराई नै पहिलो व्यक्ति थिए जसले नेपालमा राहुल सांकृत्यान आउँदा राहुल सांकृत्यानको कुराप्रति असहमति जनाएर विरोध गरेका थिए राहुल सांकृत्यान तीनै महान गुरू थिए जसले महाकवि लक्ष्मीप्रसाद देवकोटाको तुलना भारतका तीन कवि पन्त निराला र प्रसादसँग गरेका थिए यी तीन गुरू बराबर एक महाकवि देवकोटा हुन सक्छ भनेका थिए तिनै राहुल सांकृत्यानलाई विरोध गर्न सक्ने क्षमता राख्ने पण्डित मुरलीधर भट्टराईका छोरा ईश्वर बल्लभ जो गोपाल योजन शरण प्रधान रंजित गजमेर थुप्रैका गुरू थिए तिनै गुरूलाई सश्रद्धा सम्मान गर्दै उनकै शिष्य गोपाल संगीत गरेको यो गीत हाम्रा प्रिय गायक नारायण गोपालको स्वरमा मलाई जिन्दगी लाग्दछ तिमी भन्दछौ यो पिर जे छन् सबै ती व्यर्थ छन् तिमी भन्दछौ यो प्यार हो मलाई जिन्दगी कुमारजङ कार्कीले दिनेश रावतको मेन्सनलाई आभार व्यक्त गर्नुभएको छ फेसबुकमा राजेश्वर उदयले पनि टिप्पणी गर्नुभएको छ र विराटनगरबाट रश्मि अमात्य लेख्नुहुन्छ मदन कृष्ण श्रेष्ठले गाउनु भएको गीत कति राम्रो र उनका गुरूलाई हार्दिक प्रणाम यमन रागमा तयार पारिएको यो गीत सर्वाधिक राम्रो लाग्छ यो जानकारीसँगै आज सम्पूर्ण गुरूहरूमा सतस प्रणाम गर्दै भोलि गुरू पूर्णिमाको दिन तपाईँ पनि एउटा गुरूको सम्झनामा वा गुरूको घर जाँदा हातमा कुनै एउटा किताब कलम वा कुनै उपहार होस् यही कामना गर्दछौ दिनेश निरौला सहित म पनि विदा हुन्छु कदममा बने बनेर रोकिए लाई म के भनु भन्द भन्दछौ यो किनार हो मलाई जिन्दगी लाग्दछ तिमी भन् छौ यो पिरह मलाई दिन